सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै अधेरीमा छाडी जाने छाया झनै याद आउँछ बहकिने मन हो माया हुन्छ धेरै बहकिने मन हो माया हुन्छ धेरै एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत हरेक सोमबार राति सभा नौ बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ पुरानो पात्रो झैँ फेरिन सक्छु म पुरानो पात्रो झैँ फेरिन सक्छु माकुराका जालोहरूले घेरिन सक्छु म पुरानो पात्रो झैँ फेरिन सक्छु माकुराका जालोहरूले घेरिन सक्छु त्यति टाढा पनि नफ्याँक्नु मलाई त्यति टाढा पनि नफ्याँक्नु मलाई म पुरानो पात्रो झैँ फेरिन सक्छु माकुराका जालोहरूले घेरिन सक्छु त्यति टाढा पनि नफ्याँक्नु मलाई कुनै दिन त फेरि हेरिन सक्छु म पुरानो पात्रो झैँ फेरिन सक्छु माकुराका जालोहरूले घेरिन सक्छु आगो सहेर पानी दिँदा तिमीलाई पिउन गाह्रो भए आगो सहेर पानी दिँदा तिमीलाई पिउन गाह्रो भए आगो सहेर पानी दिँदा तिमीलाई पिउन गाह्रो भए थुप्रै तामझामका साथ भित्राइएको एउटा नयाँ वर्ष दिन हप्ता र महिनाको घोडेटोहरूमा घिस्रिँदा घिस्रिँदै क्रमशः छोटिँदै जाँदो रहेछ अनि त्यही नयाँ वर्षमा पुरानो भन्ने ट्याग लाग्दो रहेछ जति बेला ऊ भन्दा नै नयाँ अर्को देखा पर्नेछ ठिक यसरी नै सम्बन्ध पनि पुरानो लाग्न थाल्यो होला तिमीलाई अनि म पनि उसै गरी पुरानो ठहरिएँ होला घरको भित्तामा टाँगिएको पात्रो फेरिन थालेको बेला मनको भित्तामा टाँसिएको आफ्नो तस्बिर उप्केला कि भन्ने त्रास बल्झिरहेछ अचेल घटना परिघटनाहरूले यस्तै सोच्न बाध्य बनाइरहेछ मलाई मन कुडिएको बेला कुँडिनुको आयतन कति हुन्छ भनेर शब्दमा नाप्न सकिरहेको छैन म भावहरूमा जोख्न सकिरहेको छैन अनि सङ्केतमा प्रस्ट्याउन पनि जानिरहेको छैन फेरि पनि तिमीसँगको सम्बन्धबाट चुडिनुको आत्मबोध भने गरिरहेको छु म हो म त्यही हिजो तिमीले हार्दिकताका साथ अँगालेर स्वागत गरेको नयाँ वर्ष अनि अहिले झनै नयाँ झुल्किनै लाग्दा स्वत पदच्युत भएको एउटा पुरानो वर्ष विस्थापित भएको थोत्रो वर्ष थाहा छैन तिमी नयाँ भेट्न जाँदैछौ कि ऊ आफै तिमी कहाँ आउँदैछ मलाई त यति थाहा छ कि म आफै तिमीलाई बुई चढाएर त्यो नयाँ भएको ठाउँसम्म पुर्याइदिँदैछु र त्यसपछि तिमीसँगको मेरो करार अवधि स्वत भङ्ग हुनेछ अनि कहिल्यै नफर्किने गरी थन्किनु पर्नेछ मैले पुराना वर्षहरूको गोदाममा यो पनि थाहा छ मलाई झन्डै तिन सय पैँसठी दिने यात्रामा तिमी सँगै रहे म जहाँ जहाँ तिमी गयौ त्यहीँ त्यहीँ म पुगेँ तिमीले ढोका बन्द गरेर रोएको देख्ने साक्षी पनि भएँ म तिमीले हर्षको उत्सव मनाउँदा सहभागी पनि भएँ तिमीलाई प्रेम गर्न पनि उक्साएँ बिछोडमा सम्हालिन पनि सिकाएँ सायद त्यसैले पनि एउटा अर्कै खालको सम्बन्ध स्थापित भएछ क्यारे तिमीसँग जुन सँगै रहँदा महसुस भएन तर टाढिँदै गर्दा अनुभव गर्दैछु तर यस्तो लाग्दैछ तिमीलाई भने यत्तिका समयसँगै गुजारेर मसँग टाढिनु पर्दाको कुनै विस्मात छैन बरु अर्को नदेखेको र नभोगेको नयाँ वर्षलाई स्वागत गर्न आतुर छौ तिमी फेरि पनि मेरो केही गुनासो छैन यो त मानवीय स्वभाव नै त हो नि छुट्टिनेलाई विदायको हात हल्लाउनुमा भन्दा नयाँ आउनेलाई स्वागत गर्न समय बचाएर राख्छ मान्छे तिमीलाई खुसी मिल्छ भने मर्न तयार छु तिम्रा पीडाहरू आफै हर्न तयार छु तिमीलाई खुसी मिल्छ भने मर्न तयार छु तिम्रा पीडाहरू आफै हर्न तयार छु बोली मात्रैले त विश्वास नलाग्न सक्छ जहाँ भन्छौ दस्तखत गर्न तयार छु तिमीलाई खुसी मिल्छ भने मर्न तयार छु तिम्रा पीडाहरू आफै हर्न तयार छु मैले बाँचेर पीडा भए तिम्रो खुसीमा मर्छु बरु मैले बाँचेर पीडा भए तिम्रो खुसीमा मर्छु बरु जिउँदै आगो सहनेहरूलाई त गाह्रो हुन्छ नै कहिलेकाहीँ पानी पिउनेहरूलाई पनि गाह्रो हुनसक्छ सर्किन सक्छ त्यो नाकबाट बग्ने गरी हो त्यति बेला असजिलो भएको हुनसक्छ तिमीलाई त्यही तिम्रो मुहारको दिगदारीपन पढेर स्वयं अलगिँदैछु तिमीबाट यो सृष्टिको नियम नै बडो अजीब खालको छ संसारका कुनै पनि चिजबिजहरू सधैँ सँगै रहनका लागि बनेकै हुँदैनन् अह हुँदै हुँदैन आज म तिमीबाट छुट्टिने तर्खर गर्दैछु भोलि तिमी यो संसारबाटै छुट्टिने मेसो गरिरहेको हुनेछौ आखिर जति नै दीर्घायुको कामना गरे पनि जन्मेपछि मान्छेको बाँच्ने समय बढ्ने होइन दिनदिनै घटिरहन्छ मात्रै फेरि पनि हरेक वर्ष हामी दीर्घायुको कामना भने गरिरहेका हुन्छौँ हरेक दिन जिन्दगी छोटिरहेको वास्तविकता भुलेर भोलि तिमी यो संसारबाट टाढिँदा तिम्रा आफन्तहरू हितैषीहरू डाँको छोडेर रुनेछन् किनभने त्यति बेला तिम्रो अभाव पूर्ति गर्ने वैकल्पिक कोही हुने छैन अघिल्तिर तर यति बेला म क्रमशः टाढिरहँदा भने तिमी स्वयं पनि रुने छैनौ किनकि मेरो अभाव परिपूर्ति गर्न आउनेछ कोही नयाँ सालको परिभाषा बोकेर त्यसैले पनि तिम्रो मनमा मसँग टाढिनु पर्दाको दुखेसो भन्दा नयाँ आउनेसँगको मिलनको उत्साहप्रद धर्सहरूले स्थान ओगटेका छन् सधैँ सुखको आशामा दुःखको सहारा लिएर बाँचिरहेको हुन्छ अरे मान्छे आखिर जिन्दगी भनेकै यही त हो समयभन्दा शक्तिशाली कोही पनि हुँदैन रहेछ मलाई हिजै जस्तो लाग्छ नयाँ वर्षको पगरी भिरेर तिमीलाई भेट्न आइपुगेको तर कति छिटै शरीरमा बुढ्यौलीपन देखिएछ ढाड कुप्रिएछ छाला चौरिएछन् सायद त्यसैले पनि नयाँबाट छलाङ मार्दै पुरानो भएछु म अनि एउटा रिटायर्ड सिपाही जस्तै पल्टनबाट बाहिरिन गुन्टो कसिरहेछु पृथ्वी गोलो छ एक दिन कसो भेट्न होला भन्नुपर्ने आवश्यकता पनि भएन हामीलाई किनकि जीवन भोकाएको क्रममा केही सम्बन्धहरू यस्ता हुँदा रहेछन् जुन चाहेर पनि फेरि नवीकरण गर्न सकिँदो रहेनछ मिल्दो रहेनछ भनौँ क्यारे अझ स्वत अवकाश प्राप्त भएर थन्किन पुग्दो रहेछ कतै कतैतिर सायद केही सम्बन्धहरू यादहरूमै रहन सुहाउँछन् क्यारे यसै भनेर मन बुझाउनु पर्ला अब सिलिगुडीका कवि पुनियानीको एउटा कविताको हरा पैँचो मागेर बरबराउन चाहन्छु म यति बेला मेरो चिहानमा कुनै फुल नराख्नु मेरो पातहरूमा रिसले कुल्चँदै तिमी मेरो बदनाम इतिहासको छाती निचोरी राखेर जानु हो यस्तै भन्न मन लाग्यो मलाई पुनियानीको एउटा कविताको हरफ म यति भन्छु तिमी बाँचेको सुन्न पाऊ आफूले नदेखे पनि सधैँ हाँसेको सुन्न पाऊ म यति भन्छु तिमी बाँचेको सुन्न पाऊ आफूले नदेखे पनि सधैँ हाँसेको सुन्न पाऊ टाढा जाँदैछु साथी भेट होला या नहोला टाढा जाँदैछु साथी भेट होला या नहोला म यति भन्छु तिमी बाँचेको सुन्न पाऊ आफूले नदेखे पनि सधैँ हाँसेको सुन्न पाऊँ टाढा जाँदैछु साथी भेट होला या नहोला बाडुल्की लागेको बेला मन जाँचेको सुन्न पाऊँ म यति भन्छु तिमी बाँचेको सुन्न पाऊँ आफूले नदेखे पनि सधैँ हाँसेको सुन्न पाऊँ मेरो इच्छा तिम्रो खुसी सधैँभरि हाँसिरहनु मेरो इच्छा तिम्रो खुसी सधैँभरि है मलाई अलविदा अलविदा देऊ मलाई अलविदा अलविदा देऊ मलाई अलविदा अलविदा हात हल्लाइदेऊ बिदाईको मन फुकाएर जान्छु बचे खुचेको आँसु भित्रै लुकाएर जान्छु सँगै छँदा केही गल्ती मेरा पनि भयो होलान् जाँदा जाँदै एकैछिन बहकाएर जान्छु सिआइएनमा सोमबार बिबिसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजोभन्दा आज राम्रो आजभन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै पिर छ आज पनि पारी भौजराज वारी महावीर छ आज पनि खाटो बस्न आँटेको यादहरूको पाप्रो उब्काउने एउटा भिन्नै रेडियो कार्यक्रम भकिने भन्नु नयाँ वर्षलाई फर्खेर बस्नु भएको तपाईँ पुरानो वर्षसँग छुट्टिनु पर्दा विरक्त मानिरहनु भएको तपाईँ अनि बढ्दो गर्मीको महसुस गरिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा यो वर्षको अन्तिम श्रृङ्खला सिङ्गार्न आइपुगे सारथी भोजराज विश्वकर्मासँगै कहिले हँसाएँ अनि कहिले रुवाएँ होला पत्तै नदी विगतभित्र डुलाएँ होला यादहरूसँग सधैँ लुकामारी खेल्दा बहके अनि तपाईँलाई बहकाएँ होला देशभरिका सतसट्ठीवटा सामुदायिक रेडियोहरू यसै गरी हङकङमा याजको नेपाल अनलाइन रेडियो विभिन्न रेडियोका इन्टरनेट अनलाइनहरूबाट देश विदेशमा सुनिरहनु भएको एउटा अलिकति भिन्दै रेडियो कार्यक्रम बहकिने मनको यो वर्षको अन्तिम श्रृङ्खलामा तपाईँलाई परेली छप्पक्कै भिजाएर स्वागत सामुदायिक सूचना नेटवर्कको सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन तपाईँ देशभरिमा विभिन्न सतसठीवटा सामुदायिक रेडियोहरूबाट सुनिरहनु भएको छ आजको श्रृङ्खला अन्तिम श्रृङ्खला त्यसैले मैले तपाईँलाई फेसबुकमा पनि जानकारी दिएको थिएँ आज तपाईँका धेरै मुक्तकहरू म भाषण गर्नेछु मैले प्रिन्ट गरेर लिएर आइसकेको छु एक सय चौहत्तरवटा जति मुक्तक तपाईँको प्राप्त भएका थिए तीमध्येबाट धेरै चाहिँ मैले भाषण गर्ने भ्याउँदिनँ जति सक्छु त्यति भाषण गर्नेछु र मैले एकपटक सबै हेरेर त्यसलाई उत्कृष्टताको हिसाबले भने त्यो कसी लगाइसकेको छु र आज पनि तपाईँ आउन सक्नुहुन्छ शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँको मुक्तक पनि सुन्नेछु म र आज चाहिँ विशेष गरी यो वर्ष कसरी बित्यो होला तपाईँको भनेर तपाईँलाई एउटा प्रश्न सोध्छु म विशेष गरी प्रेमको सन्दर्भमा बहकिने सन्दर्भमा कस्तो रह्यो भनेर र आजको लागि प्रश्न यो छ कि पीडा कस्तो रह्यो अनि हर्ष कस्तो रह्यो पीडा कस्तो रह्यो अनि हर्ष कस्तो रह्यो बहकिने तपाईँको यो वर्ष कस्तो रह्यो आजको प्रश्न तपाईँ शब्दमा पनि भन्न सक्नुहुन्छ या मुक्तकमै पनि जवाब फर्काउन सक्नुहुन्छ तर यतिखेर भने अघिल्लो श्रृङ्खलामा उत्कृष्ट रहनुभएका मित्र रुकुमका हुनुहुन्छ भद्र ढकाल उहाँलाई हामीले फोन सम्पर्कमा लिएर आएका छौँ भद्रजी स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा हजुर सर म भद्र नकाल सर भद्र नकाल नकाल भन्नुभयो हजुर मैले मैले ढकाल भनेछु है ल नकालजी अनि बधाई छ है तपाईँलाई एकदम सर खुसी लागेको छ धन्यवाद रुकुम कुन ठाउँमा हो ट्याक्कै तपाईँको बसाइ चाहिँ म सर रुकुमको गराएला पिडी बजार भन्ने ठाउँबाट के गर्नुहुन्छ पेसाले म सर पेसा सर मेरो खासै पेसा भनेको सर साहित्यिक सृजना गर्ने नै हो भन्नाले साहित्यिक सिर्जना भनेको कस्तो मुक्तक मात्रै विधामा या कहिलेदेखि सुरु गर्नुभयो अलिकति म धेरै सिर्जनाहरू लेख्छु सर म गीत पनि लेख्छु गजल पनि लेख्छु मुक्तक पनि लेख्छु लघुकथा पनि लेख्छु त्यो त्यसपछि लगेर हाइको पनि अलिअलि लेख्ने गरेका छु र पछिल्लो चरणमा मैले निबन्ध पनि लेख्न सुरु गरिरहेको छु सर ए कुनै प्रकाशित सङ्ग्रहहरू पनि छन् तपाईँको कृतिहरू मैले सर पहिला मुक्तक र गजलले भरिएको र अलिकति निस्नास भएको समूह एउटा वेदनाको पोको प्रकाशन गरेको थिएँ र त्यसपछि मैले सबै सबै गजलहरू समेटेको एउटा अर्को कृति रङ्गी बिरङ्गी पनि प्रकाशन गरेको छु दुईवटा गरेको छु र दुईवटा गीत पनि जोस बजारमा ल्याएको छु सर ए निकै खुसी लाग्यो मलाई स्रष्टा साथी हुनुहुँदो रहेछ है कार्यक्रम सुन्नुहुन्छ कस्तो लाग्छ कार्यक्रम त सर अब बयानै पनि कति गर्ने र यो कार्यक्रमको बयान गर्ने भने त सायद रातभरि लाग्ला ला लेखौँ भने एउटा कृतिको निर्माण पनि होला तपाईँ जस्तो विज्ञ र साहित्यिक आर्जे पाउनु तपाईँबाट यस्तो पृथक कार्यक्रम सुन्न पाउनु तपाईँको सृजना वाचन गर्ने शैली मुक्त फर्काउने तरिका कति धेरै भएको होला भन्न म लाग्छ बयानै गर्दा पनि <laughs> थाकेरै मर्छु जस्तो लाग्छ सर मलाई भयो अरू सबै त्यो उपमाहरू लिन अलि असहज महसुस गरेँ मैले यति चाहिँ तपाईँको कुरा स्वीकारेँ अलिकति पृथक कार्यक्रम भन्नुभयो पक्कै पनि त्यो पृथकसम्म चाहिँ स्वीकारेँ पछाडि कुकुर भोकिरहेको छ है रात परिरहेको छ कस्तो छ त्यहाँ अन्धकार छ होला होइन सर अलि अँध्यारो छ सर अलिकति विकट ठाउँ पनि हो सर है त्यही त यो एक हप्ताभरि तपाईँलाई तपाईँले दिनुभयो टिपाउनु भएको नम्बरमा मैले ट्राई गरेँ तपाईँको फोन नै कहिले नउठ्ने स्टुडियोमै है नलाग्ने समस्या थियो अघि बेलुका मात्र तपाईँसँग सम्पर्क भयो मेरो हो सर हो अनि को को हुनुहुन्छ परिवारमा अलिकति कुरा गरौँ न थोरै एकैछिन घरमा सर सबै छु सर है घरमा सबै छन् बुवा हुनुहुन्छ मम्मी हुनुहुन्छ भाइ बहिनीहरू छन् बहिनीहरू छन् दिदीहरू छन् त्यसपछि लगेर म छु सर म अलिकति अशक्त छु सर है अशक्त भन्नाले कस्तो म अपाङ्ग छु सर है मेरो शारीरिक अपाङ्ग छु सर म धेरै हिँड्न सक्दिनँ कचुवाको चालमा चाहिँ हिँड्छु त्यसरी गर्दा धेरै चाहनाहरू मरेर पनि धेरै गएको कुरा पनि तपाईँले बताउँछु सर ए अँ अपाङ्ग भन्नुभन्दा पनि अलिक फरक क्षमता भनौँ न यसलाई होइन त्यो अलि फरक क्षमता भएको भनौँ न त्यो शब्द अलि पछिल्लो समय चाहिँ सामाजिक आन्दोलनमा लाग्नेहरू अलि यसलाई रुचाउनु हुन त्यसैले कस्तो त्यो भनेको चाहिँ शारीरिक असरता अलि हिँड्न पनि गाह्रो हुने तपाईँलाई हजुर मैले भनिसकेँ सर धेरै हिँड्न पनि गाह्रो हुने अलिकति कचुवाको चालमा हिँड्ने जसमा तपाईँमा जति धेरै पनि काम गर्नु काम गर्न नसकिने शारीरिक हिसाबले कुरा गर्दा के हो तैपनि यतिको जोसका साथ लाग्नु भएको छ साहित्यका तपाईँले नसमात्नु भएका विधाहरू कमै होला जस्तो लाग्यो कि सुन्दाखेरि निकै खुसी लाग्यो सधैँ अगाडि बढिरहनु होला है हामी तपाईँको साथमा छौँ ल आज मैले धेरै साथीहरूको मुक्तक पढ्नुपर्छ त्यसैले पनि तपाईँलाई चाहिँ म यहीँनिर रोकेर प्रश्नै अघि सारेँ पीडा कस्तो रह्यो अनि हर्ष कस्तो रह्यो बहकिने तपाईँको यो वर्ष कस्तो रह्यो एकदमै राम्रो क्वेसन सोध्नुभयो सर एकदमै मिलाएर पनि एकदमै दिनुभएको छ म यो नयाँ वर्षदेखि बिसौँ वसन्तमा परिवेश गर्दछु तर पनि मैले भोगेका कुनै पनि वर्षहरू हर्षित भएनन् खुसीमा जित्न पाएनन् मेरो जीवन स्तर अगाडि मैले सुनाइसकेँ सायद त्यही भएर पनि होला म जस्ता म जता जता हुन्छु त्यता त्यता दुःख र पीड अनि चिन्ता सधैँ छाएँ भने मलाई नै पछ्याइरहेको कुरा मैले अवगत गराउन चाहन्छु उसो त यो उन्सत्तर सालको वर्ष पनि त्यति हर्षित हुन सकेन एकदमै दुखित नै भयो भन्न चाहन्छु सायद रुएर नै दुखेर नै जान्छ होला यो वर्ष सायद सर त्यस्तो नहोस् हाम्रो कामना है प्रत्येक पटक समयहरूको चोट प्रहारबाट जसरी एउटा बाटोको ढुङ्गा एउटा कालीगढको प्रहारबाट चोटबाट मूर्ति बन्छ अनि बाटोमा त्यसलाई ठेस लाग्दा हुत्याउनेहरूले मूर्ति बनेपछि मन्दिरभित्र सजाउने छन् र मन्दिरभित्र सजिसकेपछि त्यही ढुङ्गा देउता बनेर पुजिन्छ भन्छन् त्यसैले समयका प्रहारहरूबाट कहिले पनि नथाकाउँ ल यति भन्छु तपाईँलाई म मुक्तक सुरु गर्नुहोस् तपाईँको मैले मुक्तक सुरु गर्छु अब त चोटहरूले भरि नै भए अब त चोटहरूले भरि नै भए आखिर तिजोडाको चरी नै भए अब त चोटहरूले भरि नै भए आखिर तिजोडाको चरी नै भए कहिले उठ्न पाउँथेर अब माथि आकाशमा कहिले उठ्न पाउँथेर अब माथि आकाशमा एक हिसाबले मरे सरी नै भए अब त चोटहरूले भरि नै भए आखिर तिजोडाको चरी नै भए ठेस लाग्ने ढुङ्गो पन्छाउन खोजिन्छ अघि पनि मैले यही भने तपाईँलाई ठेस लाग्ने ढुङ्गो पन्छाउन खोजिन्छ कालीगढको हात परे मूर्ति भनेर बुझिन्छ ठेस लाग्ने ढुङ्गो पन्छाउन खोजिन्छ कालीगढको हात परे मूर्ति भनेर बुझिन्छ जब मूर्ति बन्छ अनि मन्दिरभित्र बस्छ त्यही ढुङ्गा नै पछि देवता भनेर पुजिन्छ ठेस लाग्ने ढुङ्गो पन्छाउन खोजिन्छ कालीगढको हात परे मूर्ति भनेर बुझिन्छ समयको कालीगढद्वारा तपाईँ पनि निखारिँदै जानुहोला छुट्टिन्छौँ नमस्कार नमस्ते भद्र नकाल रुकुमबाट गत हप्ताको उत्कृष्ट साथी अब तपाईँको पालो शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ र तपाईँले नम्बर चाहिँ टिपाइदिनु होला भोजराजुलाई म केही मुक्तकहरू अब अघि सार्छु डिएसपी अर्जुनको मुक्तक छ यतिखेर मेरो अगाडि तिम्रो झैँ जवानी मेरो नै थियो मायामा लगानी मेरो नै थियो तिम्रो झैँ जवानी मेरो नै थियो मायामा लगानी मेरो नै थियो चर्चामा छरे अहिले त्यो कथा चर्चामा छरे अहिले त्यो कथा आधा त्यो कहानी मेरो नै थियो तिम्रो झैँ जवानी मेरो नै थियो मायामा लगानी मेरो नै थियो डिएसपी अर्जुनको अब सुनुवार सङ्गी सिन्धुलीका मित्र हुनुहुन्छ उहाँको मुक्तक म अघि सार्छु आज फेरि सतायो त्यही बदमासले आज फेरि सतायो त्यही बदमासले किन याद पठायो त्यही बदमासले आज फेरि सतायो त्यही बदमासले किन याद पठायो त्यही बदमासले कुन्नी कतातिर माया जोडे भन्दै मेरो माया घटायो त्यही बदमासले आज फेरि सतायो त्यही बदमासले किन याद पठायो त्यही बदमासले खै किन हो है म पृथक प्रदीपको मुक्तक पनि अघि सार्छु मलाई रुवायो सहरले मेरो सहर बिक्रीमा छ मलाई रुवायो सहरले मेरो सहर बिक्रीमा छ लेख्दिन अब त गजल पनि बहर बिक्रीमा छ मलाई रुवायो सहरले मेरो सहर बिक्रीमा छ लेख्दिन अब त गजल पनि बहर बिक्रीमा छ मलाई निर्जन ठाउँमा जाने मन छ साथी हो रुवायो यसले पनि लौजा मेरो रहर बिक्रीमा छ मलाई रुवायो सहरले मेरो सहर बिक्रीमा छ लेख्दिन अब त गजल पनि बहर बिक्रीमा छ अर्को मुक्तक पनि अघि सार्छु सुभाष पराजुली बसगढी बाँसगढी बर्दियाका हुनुहुन्छ तिमीले हेर्छौ छाती दुख्छ अनि झस्किन्छु मध्य रातमा कुकुर भोक्छ अनि झस्किन्छु तिमीले हेर्छौ छाती दुख्छ अनि झस्किन्छु मध्य रातमा कुकुर भोग्छ अनि झस्किन्छु प्यासी म भौतारिँदा भौतारिँदै पानीको प्यासी म भौतारिँदै भौतारिँदै पानीको नजिक पुग्छु खोला सुक्छ अनि झस्किन्छु तिमीले हेर्छौ छाती दुख्छ अनि झस्किन्छु मध्यरातमा कुकुर भुक्छ अनि झस्किन्छु सुभाष पराजुली बाँसकडी बर्दियाको चिन्तामणि रेग्मी तुलसीपुर छ दाङका मित्रको मुक्त अघि सार्छु म जब ऊ उम्कन्छ अनि सब पछुताउने छन् जब ऊ उम्कन्छ अनि सब पछुताउनेछन् सायद सबैले उसकै गुणगान गाउनेछन् जब ऊ उम्कन्छ अनि सब पछुताउनेछन् सायद सबैले उसकै गुणगान गाउनेछन् खानीमा रहँदा सुनलाई नचिन्नेहरू पनि सुनारले खारेपछि लगाउनलाई हतारिनेछन् जब ऊ उम्कन्छ अनि सब पछुताउनेछन् सायद सबैले उसकै गुणगान गाउनेछन् चिन्तामणी रेग्मी तुलसीपुर छ दाङका मित्र हुनुहुन्थ्यो कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँग एकैछिन कुरा गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म सङ्खुवा सभा बानेश्वरदेखि हो भाइ प्रकाश प्रतीक्षा कान्छा प्रकाशजी काठमाडौँमा पनि बानेश्वर उहाँ पनि रहेछ बानेश्वर है हजुर हजुर पक्कै अनि प्रकाशजी तपाईँलाई मेरो सिधै प्रश्न पीडा कस्तो रह्यो अनि हर्ष कस्तो रह्यो बहकिने तपाईँको यो वर्ष कस्तो रह्यो एकदमै क्वेसन राम्रो छ है यसमा मेरो यो वर्ष भन्नुपर्दा कतिपय त धेरै मन रहेको अनि रहेको मनलाई बुझाएको छ यो बकिने मनले होइन धेरै खुसी पनि भयो तपाईँको आफ्नै मन चाहिँ के गरी बित्यो अलिक छोटोमा राख्नुहोस् न ल म धेरै मुक्तक पढ्नुपर्ने बाध्यता हुन्छु आज हजुर एकदम रमाइलो तरिकाले बित्यो भन्नुपर्छ सधैँ यस्तो होस् है त्यो उपलब्धिपूर्ण पनि होस् तपाईँको मुक्तक सुरु गर्नुहोस् यो मुटु मेरो घोचेर गयो यो मुटु मेरो घोचेर गयो पछिको लागि सोचेर गयो पछिको लागि सोचेर गयो निष्ठुरी मलाई भेटेर होला यो मुटु मेरो घोचेर गयो पछिको लागि सोचेर गयो निष्ठुरी मलाई भेटेर होला एउटा मुटु बेचेर गयो यो मुटु मेरो घोचेर गयो पछिको लागि सोचेर गयो तपाईँको मुटु घोचेर जानेलाई तपाईँको मुटु घोचेर जानेलाई अरू नै राम्रो सोचेर जानेलाई तपाईँको मुटु घोचेर जानेलाई अरू नै राम्रो सोचेर जानुलाई सम्झिएर केही फाइदा छैन प्रकाश सम्झिएर केही फाइदा छैन प्रकाश दुईमा अर्कै राम्रो रोजेर जानेलाई तपाईँको मुटु घोचेर जानेलाई तपाईँभन्दा अर्कै राम्रो सोचेर जानेलाई नमस्कार छुट्टिन्छौँ प्रकाश शङ्कर सभाबाट शून्य एक पचपन्न पचास नौ सय बयासी नम्बर डायल गरेर आउनुहोला राजकुमार बकवास सिमरा कलेज सिमरा बाह्रबाट पठाउनु भएको मुक्तक छ मेरो हातमा मैले निकै दुःखहरू खेपेको कसलाई थाहा छ मलाई मेरै भगवान्ले हेपेको कसलाई थाहा छ मैले निकै दुःखहरू खेपेको कसलाई थाहा छ मलाई मेरै भगवान्ले हेपेको कसलाई थाहा छ छिमेकी नै दुष्ट भनी सधैँ गाली गरिरहेँ आफ्नै अहिले आफ्नै भाइले चेपेको कसलाई थाहा छ मैले निकै दुःखहरू खेपेको कसलाई थाहा छ मलाई मेरै भगवान् मनले हेपेको कसलाई थाहा छ धन्यवाद लक्ष्मी विष्ट तिन बाँकेका मित्रको म पढ्छु अब नयाँ घरबार शुभकामना तिमीलाई खुसी परिवार शुभकामना तिमीलाई नयाँ घरबार शुभकामना तिमीलाई खुसी परिवार शुभकामना तिमीलाई अनगिन्ती पीडा दियौ मेरो जीवनमा फेरि पनि बार बार शुभकामना तिमीलाई नयाँ घरबार शुभकामना तिमीलाई खुसी परिवार शुभकामना तिमीलाई वाह मन फराकिलो रहेछ हरिप्रसाद सापकोटा वीरेन्द्रनगर दुई सुर्खेतका मित्रको मुक्त अगाडि सार्छु मसँग तारा गनेको अनुभव छ एक्लै पारी सबथोक भनेको अनुभव छ मसँग तारा गनेको अनुभव छ एक्लै पारी सबथोक भनेको अनुभव छ मबाट माया प्रेम घृणित हुने कारण उनले छोड्दा पागल बनेको अनुभव छ मसँग तारा गनेको अनुभव छ एक्लै पारी सबथोक भनेको अनुभव छ हरिप्रसाद सबकोटाको वीरेन्द्रनगर दुई सुर्खेतका हुनुहुन्थ्यो शिवगिरी वीरेन्द्रनगर नौ र शैली चितुवनका मित्रको अगाडि सार्छु म ती दुई टोलाउनुमा केही त बात हुनुपर्छ नजरै नजरको गोप्य मुलाकात हुनुपर्छ ती दुई टोलाउनुमा केही त बात हुनुपर्छ नजरै नजरको गोप्य मुलाकात हुनुपर्छ दिनहुँ उस्तै हुने प्रक्रिया जो चलेको छ साँच्चै त्यो मायाको सुरुवात हुनुपर्छ ती दुई टोलाउनुमा केही त बात हुनुपर्छ नजरै नजरको गोप्य मुलाकात हुनुपर्छ शिवगिरी वीरेन्द्रनगर नौ रसैली चितवनका मित्र अर्का कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बिजौरीबाट तुलसीराम ओली तुलसीजी पीडा कस्तो रह्यो अनि हर्ष कस्तो रह्यो बहकिने तपाईँको यो वर्ष कस्तो रह्यो मेरो उनसत्तर साल अविस्मरणीय पीडा पनि बनेन अनि त्यसै गरी अविस्मरणीय खुसी पनि भएन समग्रमा ठिकै रह्यो प्रगति पनि गर्न सकिएन दुर्गति पनि भएन दुर्गति नभएकोमा खुसी लाग्यो तर प्रगति चाहिँ अब होस् है यो कामना मुक्तक सुरु गर्नुहोस् तपाईँको अर्कैलाई अँगालेर मलाई बिर्सियो अर्कैलाई अङ्गालेर मलाई बिर्सियौ चिठीसँगै सारा कुरा जलाई बिर्सियौ अर्कैलाई अङ्गालेर मलाई बिर्सियौ चिठीसँगै सारा कुरा जलाई बिर्सियौ एक्लै छँदा दियो बाली बस्ने बानी थियो एक्लै छँदा दियो बाली बस्ने बानी थियो दियो बल्यो उज्यालो भो सलाई बिर्सियौ अर्कैलाई अङ्गालेर मलाई बिर्सियौ चिठी सारा कुरा जलाई बिर्सियौ अर्कैलाई अङ्गाल्नेलाई भोलिदिनु तपाईँ पनि अर्कैलाई अँगाल्नेलाई भोलिदिनु तपाईँ पनि जो भेटिन्छ उसैसँग खोलिदिनु तपाईँ पनि अर्कैलाई अँगाल्नेलाई भोलिदिनु तपाईँ पनि जो भेटिन्छ उसैसँग खोलिदिनु तपाईँ पनि तर त्यसो भन्दैमा मनको मान्छे रोज्न सिक्नु तर त्यसो भन्दैमा मनको मान्छे रोज्न सिक्नु बगैँचाहरू धेरै छन् डुलिदिनु तपाईँ पनि अर्कैलाई अँगाल्नेलाई भोलिदिनु तपाईँ पनि नमस्कार छुटिन्छौँ दाङबाट आउनुभएको थियो अब तपाईँको पालो म चाहिँ केही मुक्तकहरू पढ्ने हतारिरहेको छु आरएस विद्रोही दलेखा मित्रको मुक्तक छ उनीसँग एउटा कबुल गरियो मायाको सावा ब्याज असुल गरियो कुनै शङ्का नगरी मुटु साटेको थिएँ र त जिन्दगीमा ठुलो भुल गरियो उनीसँग एउटा कबुल गरियो मायाको सावा ब्याज असुल गरियो अर्पण विक्रम मगरको मुक्तक छ अगाडि जुन हेर्छन् घाम हेर्छन् अनि माया बेइमान हुन्छ दिन दहाडै प्रेमी फेर्छन् अनि माया बेइमान हुन्छ जुन हेर्छन् घाम हेर्छन् अनि माया बेइमान हुन्छ दिन दहाडै प्रेमी फेर्छन् अनि माया बेइमान हुन्छ रहर र स्वार्थको त्यो टिक्ला खै कुन पलसम्म पुगेपछि खोट केर्छन् अनि माया बेइमान हुन्छ जुन हेर्छन् घाम हेर्छन् अनि माया बेइमान हुन्छ धन्यवाद अर्पण विक्रम मगरलाई एलजी कान्छा निश्चल प्रसाद चितवनका हुनुहुन्छ हो म हारेर जित्छु तिमीलाई पक्ष पारेर जित्छु हो म हारेर जित्छु तिमीलाई पक्ष पारेर जित्छु यति भन्दा नि धोका दियो भने एक्लो जिन्दगी सम्हालेर जित्छु हो म हारेर जित्छु तिमीलाई पछि पारेर जित्छु खुसी लाग्यो तपाईँको यो मुक्तकमा एक्लो जिन्दगी सम्हालेर जित्छु भनेर यही आश गरेका छौँ उत्साह थपिँदै जाओस् अनुरागी विनोद पकवादी दुई स्याङ्जाका मित्र हुनुहुन्छ बाटो मोडेर गयौ न मर्न सक्छु न जिउन सक्छु विष छोडेर गयौ न फाल्न सक्छु न पिउन सक्छु बाटो मोडेर गयौ न मर्न सक्छु न जिउन सक्छु विष छोडेर गयौ न फाल्न सक्छु न पिउन सक्छु पल पल तडपाएर मलाई झुत्रा झुत्रा बनाई मुठु छाती फोडेर गयौ न च्यात्न सक्छु न सिउन सक्छु बाटो मोडेर गयौ न मर्न सक्छु न जिउन सक्छु अनुरागी विनोद पकवादी दुई सङ्घा कमल कार्की प्रसचित हुन हाल दोहा कतारमा हुनुहुन्छ उहाँको मुक्तक अबको क्रममा जब मेरो मायाको तिमीलाई आभास हुनेछ तिमी धरतीमा खोजौला मेरो स्वर्गवास हुनेछ जब मेरो मायाको तिमीलाई आभास हुनेछ तिमी धरतीमा खोजौला मेरो स्वर्गवास हुनेछ निपन र बेदा कागज नपाए नपाइयोस् रगतले पात पातमा मायाको इतिहास हुनेछ जब मेरो मायाको तिमीलाई आभास हुनेछ तिमी धरतीमा खोजौला मेरो स्वर्गवास हुनेछ धन्यवाद कमल कार्की दोहा कतारमा हुनुहुँदो रहेछ कोही मित्र फोन सम्पर्कमा हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म को बोल्दै हुनुहुन्छ ए टिकारामजी सन्चै हुनुहुन्छ एकदम सन्चै सन्चै हुनुहुन्छ एकदम आराम पीडा कस्तो रह्यो अनि हर्ष कस्तो रह्यो बहकिने तपाईँको यो वर्ष कस्तो रह्यो यो वर्ष हर्ष पनि भएन पीडा पनि भएन निकै मध्यम भयो होइन बेसी वर्षको मध्यतिर चाहिँ अलिक बढी पीडा भयो तर सुरुवाती चाहिँ रमाइलो भयो अब हुने सुरुवातीहरू पनि रमाइलो होस् पीडादायी नहोस् मुक्तको सुरु गर्नुहोस् ल म सुरु गर्छु है म सिक्दैछु त्यही पनि म मुक्तक सुरु गर्छु फुल फुल्छ ओइलिन्छ र झर्छ चित्त बुझाउनु पर्छ फुल फुल्छ ओइलिन्छ र झर्छ चित्त बुझाउनु पर्छ भेटिएपछि छुट्टिनु पर्छ चित्त बुझाउनु पर्छ रुनु हाँस्नु जिन्दगीको लीला हो भन्छन् विश्लेषकहरू रुनु हाँस्नु जिन्दगीको लीला हो भन्छन् विश्लेषकहरू त्यत्तिकैमा भेटिन्छ जान्छ अनि चित्त बुझाउनु पर्छ फुल फुल्छ ओइलिन्छ र झर्छ चित्त बुझाउनु पर्छ भेटिएपछि छुट्टिनु पर्छ चित्त बुझाउनु पर्छ फुलेपछि झर्नुपर्ने रित जिन्दगीको फुलेपछि झर्नुपर्ने रित जिन्दगीको बाँच्छु भन्दा मर्नुपर्ने रित जिन्दगीको फुलेपछि झर्नुपर्ने रित जिन्दगीको बाँच्छु भन्दा मर्नुपर्ने रित जिन्दगीको छोड्नुपर्छ भोलि यसलाई भन्ने जान्दा जान्दै माया गरे झैँ गर्नुपर्ने रित जिन्दगीको फुलेपछि झर्नुपर्ने रित जिन्दगीको बाँच्छु भन्दा मर्नुपर्ने रित जिन्दगीको नमस्कार छुटिन्छौँ नमस्कार टिकाराम बुटोलबाट आउनुभएको थियो अब तपाईँको फोन लिन केही मुक्तहरू छन् म मुक्तक अगाडि सार्छु निर्मला थापाको मुक्तक छ सिकृति नुवाकोट हाल काठमाडौँमा हुनुहुँदो रहेछ जित्छु भन्छ हार्दै जान्छ मान्छे आज भोलि बाँच्ने आशा मार्दै जान्छ मान्छे आज भोलि भोलि कसले देख्या छ र राखे हुन्थ्यो केही आफ्नो भाका निका आफ्नो भाको निखार्दै जान्छ मान्छे आज भोलि जित्छु भन्छ हार्दै जान्छ मान्छे आज भोलि अर्को मुक्तक छ सन्तोष रेग्मी मानपुर टोपरा पाँच भोकपुर बर्दियाबाट यी मानिसहरू इन्साफ जान्दैनन् परेको बेला सवाल जवाफ जान्दैनन् यी मानिसहरू इन्साफ जान्दैनन् परेको बेला सवाल जवाफ जान्दैनन् कुर्सी महल र सरकारमा बस्नेहरू गरिबको पीडा अभाव जान्दैनन् यी मानिसहरू इन्साफ जान्दैनन् परेको बेला सवाल जवाफ जान्दैनन् सन्तोष रेग्मीको यो जेनन गुरुङ सिमला हिमाचल प्रदेशबाट पठाउनु भएको छ उहाँले एकै नजर हो उनले हेरेर गई करौती त्यो धारिलो नजरले सिरेर गई त्यति छोटो हाम्रो हेरा हेरीमा पनि लौ हेर न मुटुमा नाम खेरेर गई एकै नजर न हो उनले हेरेर गई लक्ष्मी माझी धादिङ मलेखुका मित्रको मुक्त अगाडि सार्छु म जितेर आएँ या हारेर आएँ उसको सारा दुःख मेरो नाममा सारेर आएँ म जितेर आएँ या हारेर आएँ उसको सारा दुःख मेरो नाममा सारेर आएँ मलाई दुख्दा उसलाई खुसी मिल्छ भने उसको निम्ति सारा सपना मारेर आएँ म जितेर आएँ या हारेर आएँ उसको सारा दुःख मेरो नाममा सारेर आएँ धन्यवाद तपाईँलाई लक्ष्मीजी गणेश बस्याल चापा पाल्पाका मित्र हुनुहुन्छ झन्डा बोकुन्जेल दामी भए गुण गाउन्जेल इनामी भए झन्डा बोकुन्जेल दामी भए गुण गाउन्जेल इनामी भएँ बोलेथेँ विरुद्ध दुई शब्द मात्रै त्यसैले आज प्रतिगामी भए झन्डा बोकुन्जेल दामी भए गुण गाउन्जेल इनामी भएँ सुरेन्द्र भण्डारी कैलालीका मित्रको अगाडि सार्छु तिम्रो अतीत मेरो वर्तमान हुनै सक्दैन रामको लीला हेर्ने हनुमान हुनै सक्दैन तिम्रो अतीत मेरो वर्तमान हुनै सक्दैन रामको लीला हेर्ने हनुमान हुनै सक्दैन जहाँ धर्मको नाममा हिंसा कोरियो त्यो वेद अनि पुराण हुनै सक्दैन तिम्रो अतीत मेरो वर्तमान हुनै सक्दैन रामको लीला हेर्ने हनुमान हुनै सक्दैन निकै सुन्दर लेख्नु भएको छ दीपक बन्जाडे अर्घा पाँच बिहार अर्घा खाँचीबाट अब अगाडि सार्छु म म त अब झर्छु क्यारे तिमी अझै फुल्दै जानु नयाँ वर्ष आउँदैछ झन् त्यसमा घुल्दै जानु हुन्छ पीडा छुट्नु पर्दा मन सम्हाल्न गाह्रो होला बहकिने मनलाई सुन्नु अनि मलाई भुल्दै जानु बहकिने मनलाई सुन्नु अनि मलाई भुल्दै जानु तपाईँले तपाईँलाई नै भुल्ने गरी चाहिँ बहकिने मन कसैले पनि नसुन्नु होला हाम्रो कामना तपाईँलाई बरु सम्झिए पुग्छ किनेमा नसुने नै हुन्छ अनुराग शेखर बर्दियाका मित्र हुनुहुन्छ मान्छेसँगै उसको तस्बिर फेरिन्छ मेरो पनि एक दिन तकदिर फेरिन्छ मान्छेसँगै उसको तस्बिर फेरिन्छ मेरो पनि एक दिन तकदिर फेरिन्छ धिक्कार छौ किन मागी हिँड्नेलाई समयसँगै एक दिन फकिर फेरिन्छ मान्छेसँगै उसको तस्बिर फेरिन्छ मेरो पनि एक दिन तत्किर तकदिर फेरिन्छ अनुराग शेखर धन्यवाद तपाईँलाई अन्जान सौगात बगनाहा दिएका हुनुहुन्छ पाप पुष्ण मन्दिर मस्जिद धाएर कहाँ हुन्छ सोच्ने सङ्कीर्ण छ पूजापाठ लाएर कहाँ हुन्छ छुत अछुतको कुरा गर्छौ छोइने नै भए चोखिनलाई सुनपानी त्यो खाएर कहाँ हुन्छ धन्यवाद तपाईँलाई पनि विमल भण्डारी दाङ तुलसीपुरका हुनुहुन्छ नसम्झु भन्दै थिएँ बिर्सिएर सम्झिएछु बिर्सेको अतीत कतिखेर सम्झिएछु पोल्छ मुटु थाहा छ विगतले घरिघरि थाहा पाएरै पनि एक फेर सम्झिएछु नसम्झु भन्दै थिएँ बिर्सिएर सम्झिएछु धन्यवाद तपाईँलाई मिलन दमक झापाका हुनुहुन्छ म मरे पनि चिहानमा तिम्रो नाम लेखिनेछ चिहानमाथि मेरो एउटा तस्बिर देखिनेछ तिमी छैनौ त के भो म हुनेछु त्यहाँभित्र प्रेमको घर सम्झी काँडेदारले छेकिनेछ भन्नुभएको छ डोल्पाका साथी हुनुहुन्छ पदम बुढाथोकी विकल्प सुर्खेत हाल डोल्पा तिम्रो नजर मुटु छेड्ने तीर बनेपछि तिम्रो माया सधैँभरि पीर बनेपछि अर्थ छैन पुज्नु अब सधैँभरि थाली बोकी तिम्रो मन मूर्ति बिनाको मन्दिर बनेपछि तिम्रो नजर मुटु छेड्ने तीर बनेपछि भनेर पठाउनु भएको छ निकै खुसी लागिरहेको छ तर म केही अन्त्यमा छु सकेसम्म म अगाडि सार्न गइरहेको छु यतिखेर प्रेमराज अधिकारी वियोगी शिवनगर पाँच चितवन हाल सात समुद्र पारेको देश लेख्नु भएको छ दोहा कतार तिम्रो पनि मेरो जस्तै अतीत हुन हुनसक्छ दोहा कतारबाट लेख्नु भएको रहेछ तिम्रो पनि मेरो जस्तै अतीत हुनसक्छ खुसी थोरै पीडाहरू असीमित हुनसक्छ आजसम्म तिमीलाई माया गरेको उपहार आँसु पाउँदा कसरी मन हर्षित हुनसक्छ पक्कै पनि आँसु पाउँदा कसरी मन हर्षित हुनसक्छ अर्को म अगाडि सर्छु रमेश अनुराग रामघर चार सुर्खेतका हुनुहुन्छ अचानो र खुकुरीको पीर बेग्ला बेग्लै रहेछ यस्तै तिम्रो मेरो तकदिर बेग्ला बेग्लै तिम्रो नजरमा दोषी म मेरो नजरमा तिमी बाटै अलग भएपछि नजिर बेग्ला बेग्लै अचानो र खुकुरीको पीर बेग्ला बेग्लै धन्यवाद उहाँलाई पनि रूपन्देही बिस बाटो पठाउनु भएको छ उज्जवल पोखरेल नेपालीले रूपन्देही बि प्रतीक जे सोच्छौ त्यो भन्दा चकित छ दुनियाँ सत्य खोज्ने नाममा भ्रमित छ दुनियाँ हिँड्दैछ पाइला मेट्दैछ भने जस्तो परिवर्तित हुँदा हुँदा थकित छ दुनियाँ लेख्नु भएको छ यस्तै महेन्द्रनगर कञ्चनपुरबाट अपेक्षा चन्दले लेख्नु भएको छ तिम्रो विश्वासको दियोमा तेल थप्न चाहन्छु राम राम होइन तिम्रो नाम जप्न चाहन्छु रत्ती भर छैन मलाई सुखको अभिलाषा केवल तिम्रा पीडाहरू म आफै खप्न चाहन्छु भनेर दिनेश गौतम दुर्लभ दिवाकर बुलबुले एफएम सुर्खेतबाट पठाउनु भएको छ गरेर मायाको कुरा तिमी कहाँ गयौ रोपेर मुटुमा छुरा तिमी कहाँ गयौ गरेर मायाको कुरा तिमी कहाँ गयौ रोपेर मुटुमा छुरा तिमी कहाँ गयौ मलाई सपना देखाउँथ्यौ हरपल हरपल बनायो सपना अधुरा तिमी कहाँ गयौ गरेर मायाको कुरा तिमी कहाँ गयौ दिनेश गौतम दुर्लभ देवाकर बुलबुल एफएम सुर्खेतबाट धन्यवाद तपाईँलाई तपाईँ सबैसँग म क्षमा याचना चाहन्छु तपाईँ धेरैको मुक्तक पढिनँ मैले आज तपाईँ रिसाउनु भएको छ पक्कै पनि मलाई थाहा छ नरिसाउनु होला ल मैले भ्याइनँ आगामी दिनहरूमा त्यो समेट्ने कोसिस गरौँला के गर्ने समयले नै यस्तै गरायो धन्यवाद तपाईँ सबै सबैलाई कार्यक्रममा सुनेपछि तपाईँलाई कस्तो लाग्यो W W W dot Facebook dot com slash बहकिने मनमा पनि तपाईँले आफ्नो प्रति प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ यसै गरी कार्यक्रम बहकिने मन सामुदायिक सूचना network CIN post box number उन्नाइस तिन चौबिस काठमाडौँ नेपालको ठेगानामा पनि तपाईँले पत्र पठाउन सक्नुहुन्छ तपाईँ सबैलाई धन्यवाद जसले सुन्नुभयो जसले बहकिनु भयो तपाईँ धेरैको आज फोन पनि लागेन तपाईँको मुक्तक पनि मैले वाचन गरेर क्षमा याचना गर्छु प्रविधिबाट मलाई सहयोग गर्नुहुने बौजुर आज विश्वकर्माप्रति यो वर्षभरिकै एकमुष्ट रूपमा धन्यवाद ज्ञापन गरेँ यसै गरी सँगै रहनुभयो उहाँलाई पनि कृतज्ञता व्यक्त गर्छु कार्यक्रम बहकिने मनको यो वर्षको अन्तिम श्रृङ्खलाबाट महावीर विश्वकर्मा पनि छुट्टिनुपर्छ पीडा कस्तो रह्यो अनि हर्ष कस्तो रह्यो बहकिने तपाईँको यो वर्ष कस्तो रह्यो भनेर तपाईँलाई सोधेँ तपाईँले पनि अब बुझ्न भएको होला यो बहकाउने मान्छेको चाहिँ यो वर्ष कस्तो रह्यो भनेर मुक्त के पारामा त्यो राख्दै म पनि अर्को हप्तासम्मको लागि ओझेल पर्छु के सोचेर म आकाशको जुन छुन पुगेछु के सोचेर म आकाशको जुन छुन पुगेछु लत्याइदियो जुनले अनि एक्लै रुन पुगेछु के सोचेर म आकाशको जुन छुन पुगेछु लत्याइदियो जुनले अनि एक्लै रुन पुगेछु आफू भने पल पल आँसु पिउँदै बसे पनि आफू भने पल पल आँसु पिउँदै बसे पनि के सोचेर म आकाशको जुन छुन पुगेछु लत्याइदियो जुनले अनि एक्लै रुन पुगेछु आफू भने पल पल आँसु पिउँदै बसे पनि बहकिने मनहरूको सारथी हुन पुगेछु बहकिने मनहरूको सारथी हुन पुगेछु हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार नैले मर्ने सँग कसको केला छरा नैले मर्ने सँग कसको केला छरा बच्चनैको छैन सिमाना ए माया लाउनु नि कसको भरा पर्नु नि सुझाको गयो जमाना ए माया लाउनु नि कसको भरा पर्नु नि सुझाको गयो जमाना सोझाको गयो जमाना सुझाको गयो जमाना